बझाङमा तीन सरकारी कार्यालयको सार्वजनिक सुनवाई एकै पटक सम्पन्न कार्यक्रममा सातजना उपभोक्ता मात्रै उपस्थित डडेलधुराका सञ्चार माध्यमहरूले आचार संहिता भित्री रहेर सूचना प्रवाह गरिरहेको प्रेस काउन्सिलको छहर पत्रिकाहरू कठिन परिस्थितिमा सञ्चालनमा रहेको पत्रकारको भनाई कैलालीका गाउँहरू वर्षौंदेखि डुबानको समस्या झेल्दै सरकारले ध्यान नदिएको गुनासो कञ्चनपुरको बेलडाँडी क्षेत्र भएर बग्ने चौधर नदी गाउँ पस्ने खतरा र सुदूरपश्चिममा पटक चाँडै रोपाई सम्पन्न हुने नौटै जिल्लामा नब्बे प्रतिशत रोपाई सम्पन्न प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु एउटै समय एउटै स्थान कार्यक्रममा उपस्थित सबै उही व्यक्ति तर सार्वजनिक सुनवाई कार्यक्रम तीन कार्यालयका सम्पन्न भएका छन् हिजो जिल्ला विकास समिति बझाङको सभा आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरको जिल्ला विकास समिति र विषयगत निकायहरूबाट सञ्चालित योजनाहरूको सार्वजनिक सुनवाई कार्यक्रम सोही समयमा सोही उपस्थितहरूका बीच जयप्रति नगरपालिका कार्यालयबाट सञ्चालित योजना तथा कार्यक्रमको सार्वजनिक सुनवाई र सोही सभा हल सोही समयमा जिल्ला पशु सेवा कार्यालयको समेत सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ अचम्म त के भने तीनवटा कार्यालयको सार्वजनिक सुनवाईमा वास्तविक सेवाग्राही सातजना मात्र उपस्थित थिए हलभरि सेतो सर्ट कालो पाइन्टमा ठाटिएका सरकारी कर्मचारी नै बढी देखिन्थे कार्यक्रममा उपस्थित अठासी जना मध्ये सरकारी कर्मचारी एकचालिसजना राजनीतिक दलका नेता कार्यकर्ता सोह्रजना विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि सोह्रजना पत्रकार पाँचजना सेवाग्राही छजना र चारजना सदरमुकामका व्यापारी उपस्थित थिए जिल्ला विकास समितिको आयोजनामा जीविस र विषयगत कार्यालयले आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा भएका कार्यक्रम बारेको सार्वजनिक सुनवाई भन्ने ब्यानर टाँगेको थियो यस्तै जयप्रति नगरपालिकाले पनि आफ्नो सार्वजनिक सुनवाई भनेर अर्को कुनामा ब्यानर टाँगेको थियो भने जिल्ला पशु सेवा कार्यालयको ब्यानर नदिके पनि त्यस कार्यक्रमका कर्मचारी सार्वजनिक सुनवाई गरेको बेहोरा लेखिएको रजिस्टरमा धमाधम सहभागीलाई दस्तखत गराइरहेका थिए कार्यक्रममा एकजना सहभागीले सुरुमै प्रतिक्रिया व्यक्त गर्दै वास्तविक सेवाग्राही नै नभएको सार्वजनिक सुनवाईको औचित्य नभएको बताएका थिए भातेखोलाका जो कठायतले भने आर्थिक वर्षको अन्त्यमा वर्षभरि गरिएका काममा भएका गल्ती ढाकछोप गर्ने उद्देश्यले कर्मचारीहरूलाई जम्मा पारेर गरिएको सार्वजनिक सुनवाईले सरकारी कार्यालयको व्यतिथि दर्शाएको छ यो साह्रै नै अशोभनीय र बदमासे काम हो तीनवटै कार्यक्रमको अध्यक्षता गरिरहेका स्थानीय विकास अधिकारीले भने विभिन्न संचार माध्यम मार्फत सार्वजनिक सुनवाईको सूचना प्रसारण गरिरहेको तर सेवाग्राहीले व्यापक उपस्थिति हुन नसकेकाले आगामी कार्यक्रममा यसमा सुधार गर्ने बताएका थिए कार्यक्रम एउटै सहभागी र समय उही भए पनि त्यही कार्यक्रमको लागि बजेट भने प्रत्येक कार्यालयबाट छुट्टा छुट्टै खर्च गरिएको थियो त्यही कार्यक्रमको लागि जीविसले तीस हजार नगरपालिकाले पच्चीस हजार र पशु सेवा कार्यालयले पन्ध्र हजार बजेट खर्च गरेको बुझिएको छ डडेलधुराका संचार माध्यमहरूले आचार संहिता भित्री रहेर नागरिकलाई सूचना प्रवाह गरिरहेको प्रेस काउन्सिलले ठहर गरेको छ आचार संहिता अनुगमन तथा अन्तर्क्रियाका लागि हिजो जिल्लामा पुगेको काउन्सिलको टोलीले जिल्लाबाट सञ्चालित रेडियो तथा पत्रिकाहरूले आचार संहिता पालना गरिन गरेको बारे अनुगमन गरेको हो काउन्सिलको तीन सदस्यीय टोलीले संचार माध्यमहरू समस्यामा गुज्रिरहेको जनाएको छ अनुगमनपछि आयोजित पत्रकार आचार संहिता र पत्र पत्रिका वर्गीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा काउन्सिलका सदस्य सुदर्शन आचार्यले पत्र पत्रिकाहरूले आफ्नो गुणस्तरीयता वृद्धि गर्दै वर्गीकरणको सेवा लिन आग्रह गर्नुभयो कार्यक्रममा काउन्सिलकै मुख्य अधिकृत झविन्द्र भूषालले सञ्चार माध्यमले आचार संहिता उल्लङ्घन गरेको भन्दै उजुरी बढ्दै गएको बताउनुभयो काउन्सिलले अहिले पश्चिमी क्षेत्रका सञ्चार माध्यममा अनुगमन गरिरहेको छ उहाँलाई हामीले काउन्सिलले यस्तो अभियान किन चलाएको भनी प्रश्न गरेका छौँ सञ्चार माध्यम जिम्मेवार र उत्तरदायी हुनुपर्छ त्यसको लागि पत्रकार र सञ्चार माध्यमले के गर्नुहुने र के गर्न नहुने भन्नेको एउटा सीमा निर्धारण गरेको हुन्छ त्यो भनेको आचार संहिताहरूको तयारी भएको बनाएको हुन्छ पत्रकार महासङ्घको समेत सहभागितामा प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता जारी गरेको छ तदनुरूप चाहिँ सञ्चार माध्यमले आफ्ना प्रकाशन र प्रसारणहरू गर्नुपर्ने हुन्छ त्यस कारण ती आचार संहिताको कसीमा रहेर सञ्चार माध्यमहरू प्रकाशन भएका छन् कि छैनन् एउटा विषय अर्को विषय सञ्चार माध्यमहरूको अनुगमन गर्ने क्रममा जस्तै पत्र पत्रिकाको चाहिँ वर्गीकरण पनि प्रेस काउन्सिलले गर्ने गरेको हुन्छ वर्गीकरणको अवस्थामा बजारमा पत्रिकाहरू चाहिँ नदेखिने तर प्रेस काउन्सिलको वर्गीकरणमा प्रेस काउन्सिलमा पत्रिकाहरू जाने भन्ने आम गुनासोहरू पनि धेरै ठाउँमा रहेको छ त्यसकारण यस्तै उहाँले जिल्लाका सञ्चार माध्यमको अवस्थाको बारेमा पनि केही कुरा व्यक्त गर्नु भएको छ झापा पत्रकारिता अलिकति समस्यामा छ भन्ने छ तर यस्तो चाहिँ जुन पहाडी जिल्लाहरूमा छ जहाँ चाहिँ पर्याप्त मात्रामा चाहिँ टेलिफोन अथवा इन्टरनेट को सुविधाहरू नपुगेको ठाउँमा छापा पत्रकारिता अझै पनि यसको चाहिँ प्रभावकारिता छ यसैको सान्दर्भिकता छ त्यसैले अब त्यो छापा पत्रकारितालाई यसलाई चाहिँ जगेर्ना गर्नुपर्छ र यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने प्रेस काउन्सिलको एउटा नीति पनि रहेको छ र समस्या के छ भने सबभन्दा पहिले एउटा स्रोतको अथवा आर्थिकको समस्या छ विज्ञापन चाहिँ को समस्या छ सञ्चार माध्यमहरू को प्रतिस्पर्धा अथवा खुल्ने चाहिँ प्रवृत्तिहरू बढी छ तर स्रोत साधनहरू अथवा विज्ञापन त्यही भित्रमा चाहिँ प्रतिस्पर्धा गर्नुपर्ने एउटा समस्या छ अर्को तपाईँको जनशक्तिको अभावहरू छ पत्रकारिता क्षेत्रमा स्रोत त्यति आम्दानी पर्याप्त नहुने त्यसले गर्दाखेरि त्यहाँ यो पेसामा गएपछि पनि आफ्नो चाहिँ एउटा जीवन निर्वाहको अवस्थाहरू पनि हुन नसक्ने देखिएको हुनाले मान्छे यस्तै कार्यक्रममा सहभागी जिल्लाका पत्रिकाका पत्रकारहरूले पत्रिका नियमित निकाल्न कठिनाई रहेको बताएका थिए उनीहरूले विज्ञापनको समस्याका कारण पत्रिका प्रकाशनमा समस्या रहेको बताएको हुन् जिल्लाका कार्यालयहरूले पाँच लाखसम्मका विज्ञापन सूचना पार्टीमा ट्रान्समिट गरेको र त्योभन्दा माथिका विज्ञापन काठमाडौँबाट प्रकाशित हुने पत्र पत्रिकामा छाप्ने गरेकाले आफूहरूलाई नियमित पत्रिका प्रकाशनमा समस्या रहेको गुनासो गरेका थिए कैलालीका विभिन्न गाविस वर्षनी डुबान र कटानमा पर्दै आएका छन् फुलबारी हसुलिया पवेरा र रतनपुर गाविसका बासिन्दा वर्षौंदेखि डुबान र कटानको समस्यामा परे पनि समस्या समाधानमा सम्बन्धित निकायले चासो देखाएको छैन दुई हजार अन्ठाउन्न सालदेखि मोहना नदीको कटान र डुबानले धनगढ़ी उपमहानगरपालिका अठार फुलबारीको खेदा क्षेत्रमा करिब एक घर प्रभावित भएका छन् पच्चीस घर पूर्ण रूपमा विस्थापित भइसकेका छन् अहिले पनि सो क्षेत्रमा मोहना नदीले कटान गरिरहेको छ कैलालीको फुलबारी हसुरिया पैवरा र रतनपुर गाउँ विकास समिति क्षेत्रका बासिन्दाहरूले डुबान र कटानको समस्या भोग्दै आएका हुन् मोहना नदीको कटान खेदाको बस्तीतिर आएकाले करिब एक सय बिघा जमिन नेपालको मोहना नदी पारी पुगेको छ दुई हजार पैसठी सालको बाढीले सो क्षेत्र कटान गरेर पुरै बगर बनाएको थियो खेदा क्षेत्रमा रहेको आफ्नो सबै खेती योग्य जमिन मोहनाले लगेपछि परिवार पाल्नै समस्या भएको स्थानीयको गुनासो छ खेदा क्षेत्रको नदी नियन्त्रणका लागि तटबन्धको माग गर्दै तत्कालीन गाउँ विकास समिति हाल धनगढ़ी उपमहानगरपालिका र जिल्ला विकास समितिमा धेरै पटक धाएको तर कतैबाट सहयोग नभएकाले आफ्नै आँखा अगाडि जमिन बगरमा परिणत भएको हेर्नु परेको उनीहरू बताउँछन् भोट माग्ने बेला सबै पार्टीका नेताहरू आए पनि अहिले समस्या पर्दा कोही फर्किएर नआएको दुखेसो पीडितको रहेको छ कञ्चनपुरको बेलडाणी नगरपालिका क्षेत्र भएर बग्ने चौधर नदी गाउँ पस्ने खतरा बढेको छ नदीले नगरपालिकाको इमलियादेखि झिलमिला क्षेत्रमा जग्गा कटानी तीव्र रूपमा गर्न थालेको छ जग्गा कटानी गर्दै नदी बस्ती नजिकै पुगेपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् नदी बग्ने क्रम बस्तीतर्फ मोडिएपछि त्यहाँ बसोबास गर्ने आठ सय भन्दा बढी परिवार उच्च जोखिममा परेका छन् नदीलाई पुरानै ठाउँमा फर्काउन डाइभर्सन गर्न पटक पटक माग गर्दा समेत समस्या समाधान हुन नसकेको स्थानीय दयालु राणाले बताउनु भयो स्थानीय समाजसेवी लालबहादुर रावलले चौधर नदी नियन्त्रणका लागि गुरुयोजना योजना ल्याउनु पर्ने बताउनु भयो नदी नियन्त्रणका लागि नगरपालिका जीविसा र मन्त्रालयसम्म माग पुर्याए पनि व्यवस्था भएको स्थानीय पदम थापाले बताउनु भयो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमका नौटै जिल्लामा नब्बे प्रतिशत रोपाई सम्पन्न भएको छ सुदूरपश्चिमका एक लाख पचहत्तर हजार तीन सय नब्बे हेक्टर कुल धान खेतीयोग्य जमिन मध्ये एक लाख सन्ताउन्न हजार एक सय त्रियानब्बे हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ कार्यालयका सहायक प्राविधिक सुशील कुमार शर्माले सुदूरपश्चिममा नब्बे प्रतिशत जमिनमा रोपाई सम्पन्न भइसकेको जानकारी दिनुभयो उहाँका अनुसार सबैभन्दा बढी कञ्चनपुरमा नब्बे दशमलव शून्य एक प्रतिशत जमिनमा रोपाई सम्पन्न भएको छ भने सबैभन्दा कम बाजरामा पचहत्तर दशमलव नौ आठ प्रतिशत रोपाई सम्पन्न भएको छ त्यस्तै भैतडी अछाम बझाङ दार्चुलामा समान पञ्चासी प्रतिशत रूपाईँ सम्पन्न भएको छ जोटीमा बयासी कैलालीमा नब्बे र डडेलधुरामा नब्बे प्रतिशत रूपाईँ सम्पन्न भएको छ यो वर्ष चाँडै मनसुन वर्षा शुरू भएपछि सिंचाइ सुविधा नपुगेका ठाउँको जमिनमा पनि रोपाई गर्न सहज भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ चालु आर्थिक वर्षमा कञ्चनपुरमा तीनवटा झोलङ्गी पुल निर्माणको कार्य सम्पन्न भएको छ जिल्ला विकास समिति कञ्चनपुरको सागमा बेतको नगरपालिका र झलारी पिपलाडी नगरपालिकामा झुलङ्गी पुल निर्माण कार्य सम्पन्न भएको हो झलारी पिपलाडी नगरपालिकाको टोटीनाला बेदकोट नगरपालिकाको घोडसुवा घाट र घटाल थानमा झोलङ्गी पुल निर्माण कार्य सम्पन्न भएको जीविसको झोलङ्गी पुल शाखाका सब इन्जिनियर सन्तोष भण्डारीले बताउनु भयो क्रमशः तीनवटै पुलको लम्बाइ बत्तीस एक सय र एक सय उन्नाइस मिटर रहेको छ तीनवटै पुल निर्माणमा दुई करोड लगानी दुई करोड दुई करोड बढी लगानी गरिएको छ पुल निर्माण भएपछि यस क्षेत्रमा बसोबास गर्ने झण्डै दुई हजार बढी बासिन्दा लाभान्वित भएका छन् बैतरीमा प्रहरीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ जिल्लामा रहेका प्रहरी भवन मध्ये आधाभन्दा बढी भवन भाडामा लिएर सेवा दिनु परेको प्रहरी प्रमुख मोहन प्रसाद पोखरेलले बताउनु भएको छ दस वर्ष जनयुद्धका बेला विद्रोही पक्षले ध्वस्त पारेका प्रहरी भवन पुननिर्माण हुन नसक्दा जिल्लामा रहेका अठाइस प्रहरी कार्यालय मध्ये सोह्र भवन भाडामा रहेका छन् भाडाका घरहरूमा असुरक्षित रहेकाले सुइने गरेको बताइएको छ वर्षाको बेला पानी पर्दा सुइने भएकाले राति सुत्न बस्न खान समेत अप्ठ्यारो हुने गरेको प्रहरी प्रमुख पोखरेलले बताउनु भएको छ यसरी भाडामा बस्दा हुने समस्याले शान्ति सुरक्षाका लागि खटिने प्रहरी आफै असुरक्षित भएका छन् जिल्लामा हाल एक्काइसवटा प्रहरी चौकी दुईवटा इलाका प्रहरी कार्यालय दुईवटा अस्थायी प्रहरी पोस्ट रहेका छन् यस्तै सीमा प्रहरी चौकी एउटा ट्राफिक प्रहरी पोस्ट एउटा र जिल्ला प्रहरी कार्यालय रहेको प्रहरी नायब उपक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो कैलालीको अत्तरी नगरपालिका चार अत्तरीमा एक व्यक्तिको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ घरको छतबाट खसेर अत्तरियाको रिङ रोड कडायत टोलका एकचालिस वर्षीय भीमबहादुर कडायतको ज्यान गएको हो बुधबार राति छतमा सुतेका कडायत एक्कासी बिहान चार बजी मृत अवस्थामा फेला परेका पारिवारिक स्रोतले जनाएको छ मृतक कडायत कसरी र कति बेला छतबाट खसेका हुन् भन्ने कुनै जानकारी नभएको उनीहरूले बताएका छन् जिल्ला विकास समिति कैलालीले सार्वजनिक सुनवाई गरेको छ विभिन्न विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि केही राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागितामा जीविसले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो सो अवसरमा जीविसले वार्षिक प्रतिवेदन पेश गरेको छ प्रतिवेदन अनुसार जीविसको कुल बजेट मध्ये चालु खर्चमा निकासा भएको बजेटको आधारमा सन्तानब्बे प्रतिशत प्रगति हासिल गरेको छ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 कैलालीका गाउँहरू वर्षौंदेखि डुबानको समस्या झेल्दै सरकारले ध्यान नदिएको गुनासो कञ्चनपुरको बेलडाँडी क्षेत्र भएर बग्ने चौधर नदी गाउँ पस्ने खतरा र सुदूरपश्चिममा यसपटक चाँडै संपन्न सम्पन्न हुने नौवटै जिल्लामा नब्बे प्रतिशत रूपाई सम्पन्न समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियोनिटी डट कम डट इनबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पक्का सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार